ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनीमा आज बिहान कन्टेनर र बस आपसमा ठोकिएर भएको दुर्घटनामा तेह्रजना घाइते भएका छन् नानगढतर्फ आउँदै गरेको स्थानीय रूटमा चल्ने ना तिन ख त्रियासी तिस नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको ना तिन ख पाँच सात नौ नम्बरको कन्टेनरले खैरनी चार नमुना पेट्रोल पम्प अगाडि बिहान साढे छ बजीतिर ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका हुन् घाइतेहरूको भरतपुर र स्थानीय मेगापोलिक किनलेक पर्सामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो दुवै सवारी र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् चन्द्रनिगापुरबाट गरुडास्थित घर जाँदै गरेका दुई युवकको सोमबार राति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ट्र्याक्टरमा मोटरसाइकल ठोकेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो गरुडा बैरिया छका चौबिस वर्षीय मुकेश र छब्बिस वर्षीय रामबाबु शाहको मृत्यु भएको गरुडाका प्रहरी निरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो चन्द्रनिगा पुरबाट ना बिस्प एकतिस शून्य दुई नम्बरको मोटरसाइकल गम्बरिया बिर्ता ट्र्याक्टरमा ठोकिएको थियो गम्भीर अवस्थामा उपचारका लागि चन्द्रनिगापुर लैजाँदै गर्दा बाटोमा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ उता नानगढबाट लमजुङको बेसी सहरतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करले भानु स आमबोटका अडतिस वर्षीय सूर्यबहादुर नेउपानेको हिजो मृत्यु भएको छ न अठार प त्रिसठी नब्बे नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका न्यौपानीको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताउनुभयो भक्तपुरबाट काठमाडौँ जाँदै गरेको मध्यपुर यातायातको बसले काठमाडौँबाट पेप्सी खोलातर्फ जाँदै गरेको एक मोटरसाइकललाई पेप्सी खोलामा ठक्कर्दा एक भारतीय नागरिकको ज्यान गएको छ मध्यपुर यातायातको बा दुई ख छ नौ आठ पाँच नम्बरको यात्रुवाहक बसले पेप्सी कोलामा बा अठार प उनाचालिस बयासी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पेप्सी कोला कम्पनीमा कार्यरत भारतीय नागरिक पच्चिस वर्षका बब्लो बङ्गालीको ज्यान गएको प्रहरी निरीक्षक मधुसूदन सिलवालले जानकारी दिनुभयो दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोटका पच्चिस वर्षका ज्ञानबहादुर लामा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबेसी काठमाडौँ मुगलिन दमौली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा